पक्षमा आवाज उठाएका छन् व्यवस्थापिका संसदको बैठकमा एक साता अघिदेखि चलिरहेको नयाँ आर्थिक वर्षको बजेट बारेको छलफल आज पनि जारी रहने भएको छ बैठक दिउँसो तीन बजेका लागि डाकिएको छ नयाँ बजेटमा समेट्नुपर्ने विषयवस्तु र त्यसको प्राथमिकताबारे सभासदहरूले धारणा राखिरहेका छन् कृषि ऊर्जा पर्यटन जस्ता क्षेत्रको पूर्वाधार विकास गरी आर्थिक वृद्धितर्फ अग्रसर हुने खालको कार्यक्रम नयाँ बजेटमा समेट्नुपर्ने अधिकांश सभासदको धारणा रहेको छ नेपाली कङ्ग्रेसका सभासद रामहरि खतिवड़ाले भने संसदमा सभासदहरूले राखेका सुझावलाई नयाँ बजेटमा जसरी पनि समावेश गर्नुपर्ने बताउनु भएको छ सभासदहरूले राखेका विचारलाई सामान्य रूपमा बुझेर व्यवस्था गरिए त्यसको कुनै अर्थ नहुने भन्दै अर्थमन्त्रीले गम्भीर भएर सभासदहरूले राखेका अधिकतम धारणा र सुझावलाई प्राथमिकतामा समेट्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ नेपाली कङ्ग्रेसका सभासद र केन्द्रीय सदस्यहरूले लामो समयदेखि पार्टीको बैठक बस्न नसकेको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् कङ्ग्रेसको नेतृत्वमा सरकार गठन भए यता केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक नबसेको भन्दै उपसभापति रामचन्द्र पौडेलसहितका नेताहरूप्रति असन्तुष्टि जनाएका छन् प्रधानमन्त्री तथा कङ्ग्रेस सभापति सुशील कोइराला स्वास्थ्य उपचारका लागि अमेरिका गएकाले पार्टीको असमझदारी झन बढ्न सक्ने भन्दै यसप्रति सभापति पनि गम्भीर नभएको महासमिति सदस्य रामहरि खतिवड़ाले जानकारी दिनुभएको छ सभापति फर्कने बित्तिकै बैठकको वातावरण बनाउने गरी तयारी गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री सुशील कोइराला स्वदेश नफर्केसम्म मन्त्री परिषद बैठक राख्न नपाउने हुनुभएको छ कार्यवाहक प्रधानमन्त्रीले मन्त्री परिषदको माइन्युटमा हस्ताक्षर गरेर निर्णय गर्न पाउने अधिकार र प्रचलन छैन अहिलेसम्मको प्रचलनमा प्रधानमन्त्री बाहिर जाँदा कार्यवाहक प्रधानमन्त्री पाएकाले मन्त्री परिषदको बैठक राख्ने गरेका छैनन् मुख्य सचिव लीलामणि पौडेलले भन्नुभयो प्रधानमन्त्री कोइरालाले उपचारका लागि आफू अमेरिका जाँदा वरिष्ठ उप प्रधानमन्त्रीको हैसियतमा गौतमलाई कार्यवाहक प्रधानमन्त्री दिनुभएको छ कोइराला नहुँदा मन्त्री स्तरीय निर्णय हुने भए पनि मन्त्री परिषदले गर्नुपर्ने निर्णय भने रोकिने बताइएको छ कुनै प्राकृतिक प्रकोप वा अन्य राष्ट्रिय विपत्तिको अवस्था आएमा भने पछि मन्त्री परिषदले निर्णय गर्ने गरी सरकारले उद्धार वा पैसा निकासी गर्न पाउने पनि प्रशासनविदले बताएका छन् हाम्रो प्रधानमन्त्री प्रणाली भएकाले कार्यवाहकले मन्त्री परिषद राख्न बैठक राख्दैनन् मुख्य सचिव विमल कोइरालाले भन्नुभयो तत्काल फुकाउनु पर्ने अति आवश्यक परेको खण्डमा बाहेक कार्यवाहकलाई बैठक राख्ने अधिकार हुँदैन र त्यस्तो प्रचलन पनि छैन प्रधानमन्त्री कोइरालाले अमेरिका जानुअघि सोमबार बिहान बालुवाटारमा बसेको मन्त्री परिषद बैठकमा आफ्नो अनुपस्थितिमा अनावश्यक नयाँ निर्णय नगर्न पनि मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ विभिन्न देशले ऊर्जा क्षेत्रमा लगानी गर्न सरकारलाई प्रस्ताव गरेका छन् खास गरी रुस जर्मनी र चेक गणतन्त्रले ऊर्जा क्षेत्रमा लगानीको प्रस्ताव राखेका छन् ऊर्जा मन्त्रालयका अनुसार रुसले जलविद्युतमा तथा जर्मनी र चेक गणतन्त्रले सौर्य ऊर्जामा लगानीको प्रस्ताव गरेका छन् संविधान सभाको दोस्रो निर्वाचनपछि सुत्रिएको व्यावसायिक वातावरणका कारण पनि उनीहरूले लगानीको प्रस्ताव गरेका हुन् रुसले दुई सय मेगावाटसम्मको जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव गरेको छ रसियाका राजदूत आएर दुई सय मेगावाटसम्मको आयोजना बनाउन माग गरेको ऊर्जा मन्त्री राधा कुमारी ग्यावालीले बताउनु भएको छ ऊर्जाले भने कुनै पनि प्रस्तावमा ठोस निर्णय गरि नसकेको जनाएको छ रसिया एसियाले निजी क्षेत्रले जस्तै व्यावसायिक रूपमा जलविद्युतीय आयोजना निर्माण गर्ने प्रस्ताव राखेको हो रुसले सार्वजनिक खरिद एन विपरीत बिना प्रतिस्पर्धा आयोजना उपलब्ध गराउन पनि प्रस्ताव गरेको छ त्यसरी सोझै आयोजना दिन मन्त्री परिषदले निर्णय गर्नुपर्छ त्यसका लागि सरकारको स्तरमा आयोजना सम्झौता हुनुपर्छ नेपालका लागि जर्मनका राजदूत फ्रायङका मेकी र नेपालका लागि चेक गणतन्त्रका राजदूत मिलो भागले सौर्य ऊर्जामा लगानी गर्ने प्रस्ताव राखेका हुन् भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ भाव अनुसार नेपाल आयल निगमलाई खाना पकाउने ग्यास बाहेक अरू सबै पेट्रोलियम पदार्थमा नाफा भएको छ नयाँ अनुसार पेट्रोलमा मासिक बिस करोड चौवालिस लाख र डिजलमा तीन करोड तेह्र लाख रुपियाँ नाफा भएको छ यस्तै मट्टीतेलमा तीन करोड सडचालिस लाख आन्तरिक हवाई इन्धनमा एघार करोड सत्तरी लाख र अन्तर्राष्ट्रिय हवाई इन्धनमा बत्तीस करोड चौतिस लाख रुपियाँ नाफा रहेको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभएको छ तर खाना पकाउने ग्यासमा भने धेरै घाटा भएको छ अहिले ग्यासको मासिक घाटा तिरासी करोड सोह्र लाख रुपियाँ रहेको निगमले जनाएको छ एक सिलिन्डर ग्यासमा निगमलाई पाँच सय उनासाठी रुपियाँ घाटा भएको भएको छ अरू इन्धनमा फाइदा भए पनि ग्यासमा भने नोक्सानी भएको निगमको मासिक घाटा अझै बाह्र करोड अठासी लाख रहेको छ पन्ध्र दिन भाउ अनुसार मासिक घाटा अठाइस करोड रहे पनि नयाँ अनुसार ग्यास बाहेक अरूमा नाफा बढेकाले मासिक घाटा केही कम भएको छ अहिले ग्यास बाहेक सबै पेट्रोलियम पदार्थमा नाफा रहेकाले स्वचालित मूल्य प्रणालीमा जान उपयुक्त रहेको घिमिरेले बताउनु भएको छ तरकारी र फलफूलमा विषादी राख्ने क्रम बढेपछि सरकारले नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने भएको छ विषादीका कारण मानव स्वास्थ्य र वातावरणमा असर पुग्ने भएकाले यसलाई निरुत्साहित गर्ने अभियान तीव्र बनाइएको छ यसै क्रममा बाली संरक्षण निर्देशनालयको आयोजनामा काठमाडौँको कालीमाटी तरकारी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 पानी पर्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब विदेशका खबर भारतभन्दा पाकिस्तानसँग आणविक हतियार धेरै रहेको एक अध्ययनले देखाएको छ स्विडेनको पिस रिसर्च इन्स्टिच्युटले गरेको अध्ययन अनुसार भारतमा भन्दा पाकिस्तानमा आणविक हतियारको भण्डारण धेरै रहेको पाइएको छ पाकिस्तानसँग एक सयदेखि एक सय बिस र भारतसँग नब्बेदेखि एक सय दसवटा आणविक हतियार रहेको इन्स्टिच्युटको प्रतिवेदनमा उल्लेख गरिएको बिबिसीले जनाएको छ चीनसँग दुई सय पचास आणविक हतियार छन् र रुस र अमेरिकासँग विश्वमा रहेका आणविक हतियारको तिरानब्बे प्रतिशत अर्थात् झन्डै आठ हजार आणविक हतियार रहेका छन् सन् दुई हजार एघारमा रुस र अमेरिका आणविक हतियार कटौती गर्न सहमति भएर घटाए पनि अझै विश्वमा सोह्र हजार तिन सय थान आणविक हतियार रहेको पिस पिस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनमा उल्लेख गरिएको छ प्रतिवेदनका अनुसार चीन भारत र पाकिस्तानले हतियारको भण्डारण बढाउँदै लगेका छन् र अन्तमा खेल समाचार आयोजक ब्राजिल विश्वकप फुटबलको आफ्नो दोस्रो खेलमा बराबरीमा रोकिएको छ बिहान सकिएको खेलमा ब्राजिलले मेक्स मेक्सिकोसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ब्राजिलियन कप्तान थिएगो सिल्भा नेमार लगायतले गरेका छवटा निश्चित गोलको प्रहारलाई मेक्सिकोका गोलकिपर गुर्लोमे ओचालोले उत्कृष्ट ढङ्गले बचाउँदै टिमलाई एक अङ्क दिलाए यो नतिजापछि समूहमा ब्राजिल र मेक्सिको दुवैको समान चार अङ्क छ दुवै टिमको समूह विजेता भएर अर्को चरणमा जाने सम्भावनाका साथै प्रतियोगिताबाट बाहिरिने सम्भावना पनि कायमै छ यस्तै विश्वकप फुटबलमा एसियाली देश दक्षिण कोरियाले रसियालाई बराबरीमा रोकेको छ आज बिहान भएको खेल भएको समूह यसको खेलमा रसियालाई एक एकको बराबरीमा रोकेपछि दुवै टिमले एक एक अङ्क बाँडेका छन् अडसठी मिनटमा गोल गरेपछि त्यसको छ मिनटमै दक्षिण कोरियाले गोल खान पुग्यो र बराबरीमा सकियो विश्वकप फुटबलमा अल्जेरियालाई हराउँदै बेल्जियमले विजय सुरुवात गरेको छ समूह यसको खेलमा बेल्जियमले अल्जेरियालाई गैराती दुई एकले हराएको हो पेनाल्टी मार्फत चौबिसौँ मिनटमा लिएको अग्रता सत्तरी मिनटसम्म जोगाए पनि अल्जेरियाले त्यसपछि दस मिनटभित्र दुई गोल खायो र नतिजा बेल्जियमलाई सुम्पियो बेल्जियमलाई जिताउन मराउनी फेलानी र डियर्स मेट्रेनले गोल गरेका हुन् अल्जेरियाका सोफियाने फौगीले गोल गरेका थिए प्रतियोगिता अन्तर्गत आज राति र भोलि बिहान थप तिनवटा खेल हुँदैछ आजको पहिलो खेलमा समूह बिका नेदरल्यान्ड र अस्ट्रेलिया राति पाउने दस बजे भिड्दैछन् पहिलो खेलमा नेदरल्यान्डले स्पेनलाई पराजित गर्दा अस्ट्रेलिया भने चिलीसँग हारेको थियो यस्तै राति पाउने एक बजे साविक विजेता स्पेनले चिलीको सामना गर्नेछ पहिलो खेलमा नराम्रो हार बिहोरेको स्पेन आजको खेलमा सुधारिएको प्रदर्शन गर्दै पहिलो जितको खोजीमा रहनेछ भने चिली दोस्रो जित हात पार्ने तयारीका साथ मैदानमा उत्रनेछ यस्तै भोलि बिहान पाउने तिन बजेपछि हुने तेस्रो खेलमा क्यामरुन र क्रोएसिया भिड्नेछन् दुवै टिमले पहिलो खेलमा गुमाएका छन् बिहान दस बजेको अर्पण समाचारबाट बिदा अघि प्रमुख समाचारका शीर्षक पुनः एकपटक संविधान सभाको बैठक आज पनि बस्दै तत्कालीन राज्यको शासकीय स्वरूप निर्धारण समितिको प्रतिवेदनमाथि छलफल जारी रहने लामो समयदेखि पार्टीको बैठक बस्न नसकेको प्रति नेपाली कङ्ग्रेसका सभासद र केन्द्रीय सदस्यहरू नेतृत्वप्रति असन्तुष्ट ऊर्जा क्षेत्रमा लगानी गर्न सरकारलाई विभिन्न देशको प्रस्ताव आयल निगमलाई खाना पकाउने ग्यास बाहेकहरू सबै पेट्रोलियम पदार्थमा नाफा भारतभन्दा पाकिस्तानमा आणविक हतियारको भण्डारण धेरै रहेको स्विडेनको पिस रिसर्च इन्स्टिच्युटको दावी र मेक्सिकोले ब्राजिललाई बराबरीमा रोक्यो आज स्पेन र चिले भिड्ने हौस् त बिहान दस बजेको अर्पण समाचार सकियो अनिता अर्याल बिदा भए नमस्कार अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर